मेरी आमा गाउँ गाउँमा मेरी आमा गाउँ गाउँमा हिँड्छिन् रे माउने कुरा गरेर मध्यरातमा बिउ पनिमा मलाई देखेर सपनीमा मलाई तिमीले छोडे अलपत्र पारेर जवानीमा बाउले छोडे अलपत्र पारेर

सम्झेर मेरी आमा गाउँ गाउँमा मेरी आमा गाउँ गाउँमा रे माउने कुरा गरेर रे माउने कुरा गरेर